नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म ज्योति महतो अब खबर विस्तारमा समानुपातिक उम्मेद्वारको सूची बुझाउने समय थप गर्ने विषयमा अहिले छलफल जारी रहेको छ नेपाली कङ्ग्रेस नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरू सहभागी छलफलमा समानुपातिक सभासदको नाम बुझाउने म्याद थप गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने विषयमा छलफल भइरहेको छ निर्वाचनमा भएको धाँधलीबारे छानबिन गर्न एकीकृत माओवादीले स्वतन्त्र आयोग बनाउनु पर्ने प्रस्ताव राखेपछि सोही विषयमा छलफल गर्न दलहरू केन्द्रित भएको र केही समय थप गर्न आयोगलाई आग्रह गर्ने उच्चस्तरीय राजनैतिक समितिको हिजो बसेको बैठकमा सहमति भएको थियो सोही सहमति अनुसार कति दिन समय थप्ने भन्ने बारे आज नेताहरूले टुङ्गो लगाउने कोइराला निकट स्रोतले जनाएको छ हिजो बसेको उच्चस्तरीय समितिको बैठकमा सभासद छान्ने समय थप्न सबै नेता सहमत भए पनि कति थप्ने भन्ने निर्णय हुन सकेको थिएन दलहरूले गरेको आग्रह बमोजिम निर्वाचन आयोगले दलहरूलाई पहिला दिएको समय अवधि आगामी बुधबार सकिँदैछ समानुपातिक तर्फका सभासदहरूको सूचीलाई अन्तिम रूप दिन दलहरू छलफलमा जुटेको छ प्रमुख दुई दल नेपाली कंग्रेस र नेकपा एमाले भोलिसम्म सूचीलाई अन्तिम रूप दिने भन्दै छलफल शुरू गरेका छन् समानुपातिक तर्फबाट छनौट गर्ने सभासदको अन्तिम तयारीका लागि नेपाली कंग्रेस संसदीय समितिको बैठक अहिले बसिरहेको छ बैठकमा सभासद चयनको मापदण्ड बनाउने कंग्रेस नेताहरूले बताएका छन् आज मापदण्ड तय भएपछि भोलि केन्द्रीय समितिको बैठक बोलाएर अन्तिम रूप दिने र सभासद चयन गर्ने कंग्रेसले जनाएको छ कंग्रेसले तीन सय पैतिसको सूचीबाट एकानब्बे जना चयन गर्नुपर्नेछ यसैबीच नेकपा एमाले आज स्थायी समितिको बैठक बोलाएको छ यसअघि केन्द्रीय कमिटिको बैठकले दिएको म्यान्डेट अनुसार मापदण्डका आधारमा छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो एमाले महासचिव ईश्वर पोखरेलले एमाले एमाले भोलि आयोगले तोकेको समय सीमाभित्र सूची तयार गर्ने बताउनुभयो संविधान सभाको दोस्रो निर्वाचन बहिष्कार गरेको नेकपा माओवादीले आज आफ्नो धारणा सार्वजनिक गर्दैछ नेकपा माओवादी नेवा राज्य कार्यालय कुपनडोल ललितपुरमा आज दिउँसो एक बजे पत्रकार सम्मेलन गरी केन्द्रीय समितिको बैठकले गरेको निर्णय सहितको आफ्नो धारणा सार्वजनिक गर्ने सचिव देव गुरूङले जानकारी दिनुभयो अध्यक्ष मोहन वैद्यको राजनैतिक प्रतिवेदन सर्वसहमतले पारित गर्दै माओवादी केन्द्रीय समितिको बैठक अस्ति सकिएको थियो नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी लोड सेडिङको समय बढाएको छ प्राधिकरणले दैनिक तीन घण्टा लोड सेडिङ बढाएर दैनिक नौ घण्टा पुर्याएको छ भोलिदेखि दैनिक तीन पटक लोड सेडिङ हुनेछ हप्तामा एक दिन भने बिहान र बेलुका गरी दुई पटक मात्र लोड सेडिङ हुनेछ नदीमा जलस्तर घट्न थालेपछि विद्युत उत्पादन घटेको भन्दै प्राधिकरणले सातामा त्रिसठी घण्टा लोड सेडिङ गर्ने तय गरेको हो माघको साढे चार सय मेगावाटबाट मेगावाट विद्युत आपूर्ति अपुग भएपछि लोड सेडिङ बढाएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवन कुमार छेत्रीले बताउनुभयो गत वर्ष भने मक्सिरको पहिलो साता बाह्र घण्टासम्म लोड सेडिङ भएको थियो चितवनका सामुदायिक कलेजको पठन पाठन आज ठप्प भएको छ सरकारले तोकेको तलब भत्ताको माग गर्दै चितवनका सामुदायिक कलेजको पठन पाठन अवरुद्ध भएको हो पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका कोषाध्यक्ष बालानन्द सिगदेलले आफूहरूको माग सुनवाई नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिनुभयो आज पेन डाउन गर्दै कक्षा बहिष्कार गरेको र आगामी कार्यक्रमहरू तय गरिँदै जाने समेत उहाँले जानकारी दिनुभयो चितवनका करिब पन्ध्रवटा कलेजमा करिब पाँच जना प्राध्यापकहरूले अध्यापन गराउँदै आएका छन् भारतमा महिलामाथि हुने यौन हिंसा रोक्नका लागि पछिल्लो एक वर्षमा चर्को आवाज उठे पनि खासै उपलब्धि भने हुन नसकेको अधिकार कर्मीहरूले बताएका छन् गएको वर्ष राजधानी नयाँ दिल्लीमा भएको सामूहिक बलात्कारको घटनापछि कानूनमा संशोधन गरेर बलात्कारीलाई मृत्युदण्ड दिने प्रावधान राखिए पनि त्यसले महिलामाथि हुने यौन हिंसा नरोकिने अधिकार कर्मीको तर्क छ कानूनमा कडाई गरे पनि व्यवहारमा महिला किशोरी तथा बालिकाहरू बलात्कृत हुने क्रम नरोकिएको भन्दै उनीहरू महिलाहरूले पीडा भोगेपछि न्यायका लागि कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि महिलाको सुरक्षाको ग्यारेन्टी पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् सन् दुई हजार बाह्र डिसेम्बर सोह्र तारिकमा नयाँ दिल्लीमा भएको सामूहिक बलात्कारको घटनामा एक छात्राको ज्यान गएपछि महिलामाथि हुने हिंसा रोक्नका लागि सरकार र प्रशासनले केही सुधारका प्रयास गरेका छन् र ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा छुनट हुन सफल नेपाली टोलीलाई सरकारले आज सम्मान गर्दैछ सरकारले यसअघि नै घोषणा गरिसकेको खेलाडीलाई जनही दस लाख र प्रशिक्षकलाई पाँच लाख रुपियाँ प्रदान गर्न लागि हो दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालयमा हुने समारोहमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले नगद पुरस्कार प्रदान गर्ने नेपाल क्रिकेट संघ ज्ञानले जनाएको छ यस्तै राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सेन्चुरी कमर्सियल ब्याङ्कले पनि जनही एघार हजार रुपियाँ सहित सम्मान गर्दै गर्दैछ भने सिद्धार्थ ब्याङ्कले पनि खेलाडीलाई सम्मान गर्दैछ न्युजिल्यान्डमा हुने एक दिवसीय विश्वकप छनौटको तयारी स्वरूप अभ्यास खेल खेल्नका लागि नेपाली टोली भोलि श्रीलङ्का जाँदैछ हवस् बिहान एघार बजेको अर्पण खबर अहिलेको लागि सकियो अर्पण खबरबाट म ज्योति महतो बिदा भए नमस्कार